लागि सुनो हजुर संहितामा जानु हुँदैन भन्ने दल एउटै मात्र भए पनि संहिताका पक्षधरहरूभित्रै कस्तो संहिता भन्ने विवादले पहिलो संविधान सभाको समय सीमा समाप्त भयो हुन त त्यसभन्दा अघि पनि संहिताका बहसहरू नभएका होइनन् तर दोस्रो जनआन्दोलन पछि भने संहिताको ओकालत गर्नेहरूबीच त्यसलाई बुझ्ने तरिका अनि त्यसपछि त्यसबारेका अडान फेरिँदै आएका छन् कोही लचिलो भएका छन् कोही भने केही मुद्दामा अलिक बढी गम्भीर देखिएका छन् आजको संहिता सङ्गालोमा हामी संहिताको बहस सुरु भएपछि त्यसको वकालत गर्नेहरू त्यसबाट लाभान्वित हुनेहरू संघीय प्रणालीको कार्यान्वयन गर्नेहरूमा संहिताको आवश्यकता र महत्व बारेको बुझाइमा कस्तो परिवर्तन आयो भन्ने विषयमा छलफल गर्छौं यसको मतलब को लचिलो भयो कसले अडान छोडेनन् कसले पहिले भन्दा धेरै बुझ्न पाए भन्ने विषयमा आज हामी खेलकुद रहनेछौँ संहिताको प्रारूप तयार पार्ने स्रोतहरूको लाभ र उपलब्धता बाँडफाँड गर्ने नीति बनाउने लगायतका महत्वपूर्ण काम राजनैतिक दलको भागमा पर्छ व्यवस्थापिकाभित्र निर्वाचित प्रतिनिधिहरूबीच छलफलले नै भोलिको संघीय नेपालको सबै कुराको निर्णय गर्दछ कुरा सुरु गरौं संहिताको बहस कहाँबाट र कसरी सुरु भयो भन्ने बारेमा यसमा चाहिँ सबै दलहरूको मतभेद अझै पनि बाँकी छ संहिता कुन दलको माग या अभियान हो भन्ने प्रश्न कुनै दलका नेताहरूलाई सोध्यो भने सबैले आफ्नै दलको नाम लिन्छन् सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा भन्नुहुन्छ संघीयता मधेसी समुदायको माग हो गजेन्द्र नारायण सिंह हो हामी उहाँको कार्यकर्ता हो र त्यो छयालिस सालको जनआन्दोलन पछाडि जब नेपाल सद्भावना पार्टी बन्यो र यहाँ हामीसँग बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र वाला संसद थियो अडचालिस सालमा बन्यो त्यो संसदभन्दा पहिलेको चुनावको एजेन्डा नेपाल साधारण पार्टीले आफ्नो घोषणापत्रमा संहिता राख्यो र त्यसपछि संसदमा त्यो कुराहरू आए यो ब्यासठी त्रिसठीको निर्वाचन पछाडि र त्योभन्दा पहिलेको संहिताको मोडेल फरक फरक थियो स्वर्गीय गजेन्द्र नारायण सिंहले भएको मोडेल पूर्वी तराई पश्चिम तराई पूर्वी पहाड पश्चिम पहाड र काठमाडौँबाट एसेसेबल मानौ न तातो पानीदेखि लिएर त्यो मुस्ताङसम्मको हुन सक्ला वा पोखरासम्म हुन सक्ला त्यसलाई पाँचवटा प्रदेशमा नेपाललाई विभाजित गरेर पाँचवटा सङ्घीय एकाइहरू बनाउने भन्ने कुरा त्यस बेला थियो जब मधेस आन्दोलन दोस्रो पटक भयो यो ब्यासठी त्रिसठीको आन्दोलन पछाडि त्यस आन्दोलनले त्यो दुई मधेस बनाउने प्रकारले त्यस त्यसलाई भन्यो भने पूर्वी तराई र पश्चिम तराई गरेर दुईवटा मधेस भयो नि त त्यो दुई मधेस बीचको रेखालाई त्यो शहीदहरूको रगतले त्यसलाई बगाइदियो अनि त्यो एक मधेसको कुरा आयो त्यो धेरै ठुलो कुरा आएको होइन किनभने जब लगानी बढी हुन्छ सेयर मान्छेले बढी खोज्छ अनि त्यो कुरा यसरी मुखरित भएर आएको भयो के भने अब पहिलो संविधान सभाको निर्वाचनदेखि दोस्रो संविधान सभाको निर्वाचनसम्म आइपुग्दा संघीयता नचाहने वा कमजोर संघीयता चाहने वा मधेसलाई पर्याप्त अधिकार दिन नचाहने तत्त्वहरू पनि त सक्रिय थिए कमजोर थिए तर सक्रिय थिए अनि त्यसले मधेसमा गएर मधेसवादी दलहरूले केही पनि गरेन भन्ने प्रकारको छाप छोड्न सफल भयो किनभने त्यसका संयन्त्रहरू सबै जीवित थिए त्यो अलिकति छरपष्ट भएको थियो त फेरि कन्सोलिडेट भएर फेरि त्यो त्यसलाई अब कम्युनिस्ट भाषामा भन्ने हो भने के भन्छ टाउको उठाउन थाले होइन न्युरिएको टाउको फेरि उठ्ने स्थिति भयो र त्यो उठाउन थाले पछाडि त्यतातिर के भयो भने अब संहिताको मामिलालाई समेत ओछेलमा पार्ने प्रयत्न भयो कुरा अर्कै ल्याइयो मधेसी नेताहरूले के गरे यो गरे त्यो गरे गल्ती गरे फलान गरे चिलान गरे डिस्कान गरे भन्ने कुराहरू गरेर संहिताको कुरै नगर्ने अनि समग्रमा के गर्यो भने त्यो एजेन्ट त्यहाँ एउटा केही स्थापित मान्यता गराउन सफल भयो त्यस्ता तत्त्वहरू कि मधेसीहरू सबै नेताहरू चोर छन् यिनलाई के भन्छ भोट दिनु हुँदैन त्यो कुरा स्थापित गराउन त्यहाँ सफल भयो अनि त्यसकारणले दोस्रो संविधान सभाको निर्वाचनमा यो मत कमाएको हो भनौँ न गाउँको मान्छेलाई पनि अनिल झा मन्त्री भयो भन्ने राम्रो पनि लाग्यो कतिपयले यिनी किन मन्त्री भयो यिनलाई त ठिक पर्नुपर्छ भन्ने पनि भएको होला अनि यो त पछि त के थाहा भयो भने यो त एजेन्डामाथि नै आक्रमण भयो हामी आफैले यो नेपाली विषयमा म स्कुल पढ्दाखेरि एउटा कथा थियो न्याउरी मारी पछुतो अनि त्यो न्याउरी मारी पछुतो जस्तो भयो त्यसैले के हो भने जुन मधेसी जनताले अनि हामीले भन्यौँ ठिकै छ मत नदिनु भएको साथीहरूले रगत दिनुहुन्छ भोलि पर्सि त्यसैले के हो भने मधेसी जनता मत त कम अलिकति कम भयो सिट आधी जतिकै भयो तर मलाई लाग्छ रगत दिनमा फेरि पनि पछाडि रहँदैन यदि मधेसलाई प्रदेश दिइएन भने मधेसी जनताहरूले रगत बगाउँछन् म तपाईँले फ्रेङ्कली भन्दैछु म व्यक्तिलाई किन प्रदेश चाहियो र म प्रदेश लिएर के गर्छु एक्लै मलाई एउटा प्रदेशमा तिमी एक्लै बस तिमी नै त्यो प्रदेशको सर्वेसर्वा भयो भनेर दिए पनि म के गर्ने होइन त पागल भइन्छ मरिन्छ त्यसैले के भने प्रदेश त जनतालाई चाहिएको हो यदि चाहिएको होइन भने बन्दैन हामी वकालत गरेको हामी के गरेको हो वकालत गरेको हो निर्णय गर्ने अधिकार त उनकै हो न्यायाधीश त उनै हुन् जनता या त संसदले गर्छ संविधान सभाले गर्छ या जनताले गर्छ हामी वकालत गर्ने हो हाम्रो पक्ष हामीले राख्ने हो हाम्रो धर्म हामीले निर्वाह गर्ने हो बाँकी कुरा त संसदले गर्छ संविधान सभाले गर्छ वा उनले गरेन भने जनताले गर्छ उहाँ हुनुहुन्थ्यो अनिल कुमार झा अरू प्रमुख दलहरू एमाले काङ्ग्रेस अनि ए नेकपा माओवादीका नेताहरू पनि उहाँकै धारका कुरा गर्छन् हामीले पहिलेका अङ्कहरूमा पनि अन्य दलका नेताहरूले संहिताको कुरा उठाउने दल आफ्नै हो भनेर वकालत गरेको कुरा सुन्यौं अब अलि बहस कहाँसम्म आइपुग्यौं भन्ने विषयमा कुरा गरौं हुन पनि हिजो संहिताको बहस जुन तरिकाले हुन्थ्यो अहिले भने त्यसको रूप फेरिँदै गएको छ अघिल्लो संविधान सभामा सबैभन्दा ठूलो दल बनेको ए नेकपा माओवादी अहिलेको संविधान सभामा भने तेस्रो ठूलो दल हो दलका तर्फबाट सुरुदेखि नै राज्यको पुनर्संरचना सम्बन्धी विभिन्न बहसहरूमा सहभागी एकजना नेता हुनुहुन्छ खिमलाल देवकोटा पेशाले अधिवक्ता समेत रहनुभएका खिमलाल देवकोटालाई हामीले केही अघिको अङ्कमा संघीय नेपालको न्याय प्रणाली कस्तो हुनुपर्ला भन्ने बहसमा पनि बोलाएको थियौं यसै हप्ता सहकर्मी प्रियंका बुढा थोकीले उहाँलाई फेरि भेट्नुभयो उहाँ भन्नुहुन्छ संहिताको बहस अतिवादबाट शुरू भएको थियो अहिले दुवै पक्षहरू एउटा धारमा करिब करिब सहमत भइसकेका छन् बहस हुँदै हुँदै निष्कर्षमा आइपुग्दा ए संहिता भनेको त शक्तिको निक्षेपण पो रहेछ त पावर डिभोल्युसन पो रहेछ त यो न देश टुक्र्याउने कुरा संहिता भएका कारणले या नभएका कारणले देश टुक्र्याउने भन्दा पावर डिभोल्युसनको कुरा रहेछ भन्ने कुरा एउटा निष्कर्षमा पुग्यो चार वर्षको बहसको एउटा उपलब्धि मैले यो देखेको छु दोस्रो के का आधारमा संहिता भन्ने बहस सुरु भएको थियो मान्छेले संहिताका बारेमा आफ्ना मनमा लागेका कुराहरू भन्ने गर्थे तर संहिताको बहसको निष्कर्षमा आउँदाखेरि संविधान सभाको राज्य पुनर्संरचना समितिमा आइपुग्दा पहिचान र सामर्थ्यका आधारमा संहिता निर्माण गर्ने पहिचानका पाँच आधार सामर्थ्यका चार आधार भनेर त्यो ठाउँमा पनि केन्द्रित भएको हो औपचारिक रूपमा तर फेरि अर्को यसको नकारात्मक पाटो चाहिँ के बन्न गयो भने बाहिर र्युमर कसरी आयो भने एकल जातीय कि बहुजातीय भन्नेमा बहस पुग्यो त्यही कारणले संविधान सभा विघटन हुनु पुग्यो भन्ने निष्कर्ष मान्छेहरूले निकाले जुन चाहिँ गलत हो तेस्रो विषयवस्तु हामीले भनेका थियौँ एकीकृत नेकपा माओवादीले भन्दै गर्दा संहिताको कुरा गर्दा नेपालको संहिता नेपाली मोडेलको हुन्छ भनेका थियौँ र चार वर्षको अन्तरालमा संहिताको बहस गर्दाखेरि कहिले अस्ट्रेलियाको कहिले अमेरिकाको कहिले क्यानाडाको कहिले स्विजरल्यान्डको कहिले जर्मनीको गरेर त्यहाँको कस्तो थियो भन्ने कुरातिर गयो अहिले चार वर्षको बहसपछि अहिले निष्कर्षमा कहाँ पुग्दैछ भने यस संहिताको मोडेल त हाम्रो आफ्नै पो विकास गर्नुपर्छ त्यस कारण संहिताको मोडेल कस्तो बनायो भने यसका मकसदहरू पुरा गर्न सकिन्छ भन्नेतिर सकारात्मक हिसाबले यो डोरिएको छ भन्ने मलाई लाग्छ सुरुवातमा संघीयता भनेको चाहिँ देश टुक्र्याउने हो कि छुट्टा छुट्टै राज्य बनाउने हो कि भने त्यो भ्रम फैलियो भनौँ या त्यो विषयबाट कुरा उठेको थियो चार वर्ष लाग्यो त्यो कुरा टुङ्गिनको लागि एकीकृत नेकपा माओवादीले उठाएको विषय भनेको एकल पहिचान सहितको राज्य अहिले कहाँ पुग्यो त्यो बस वास्तवमा पहिचानका पाँच आधार राज्य पुनर्संरचना समितिले निकालेको निष्कर्ष ती पाँचवटा आधार मध्येमा जाति भाषा संस्कृति भूगोल र ऐतिहासिक निरन्तरता पाँचवटा चिज ती पाँचवटा चिजमध्ये एकाफरीले अलि बढी पहिचानवादी हुँ भन्नेहरूले पहिचान भनेको जाति हो अरू चारवटा विषयवस्तु छोडिदियो अनि अर्को जो चाहिँ पहिचानको पनि समर्थक थिएन संहिताको पनि समर्थक थिएन उसले के गर्यो भने ए जाति भनेकै पहिचान हो र जातिका आधारमा संहिता निर्माण गर्ने हो भने त्यस्तो संहिता हामीलाई चाहिँदैन हामी संहिता नै मान मन पराउँदैनौँ मान्दैनौँ भन्नेतिर गएको हो यो बीचको बहसको विषयवस्तु यो हो तर अहिले चाहिँ फेरि बहस चाहिँ सुल्टो बाटोतिर जाँदै गर्दा ए पहिचान र सामर्थ्यको आधारमा संहिता निर्माण गर्ने पहिचानका पाँच आधार ती पाँच आधार मध्येको जाति भनेको त एउटा कम्पोनेन्ट हो जाति मात्रै पहिचान होइन जाति बाहेक अरू चारवटा आधार भाषा छ संस्कृति छ भूगोल छ ऐतिहासिक निरन्तरता छ यी विषय वस्तु पनि पर्छन् है भन्नेतिर अहिले फेरि बहस सुल्टिएर जान थालेको मैले अनुभूत गरेको छु भनेपछि एकीकृत नेकपा माओवादीले एकल पहिचान सहितको सङ्घीयताको कुरा गरेको थिएन एकल जातीय पहिचानको कुरा गरेको थिएन पहिचानका पाँच आधारलाई एकीकृत रूपमा राख्ने एकल पहिचानको कुरा चाहिँ फेरि एकीकृत माओवादीले गरेको हो मान्छे धेरै कन्फ्युजनमा छन् एकल जातीय पहिचान र एकल पहिचान भन्ने कुरा चाहिँ उस्तै उस्तै हो भनेर मान्छेले बुझ्छ त्यस्तो होइन बुझाइकै कुरा गरौँ न होइन अब बुझाइ को कमीले नै यो भएको हो भन्नुभयो होइन अब यहाँहरूले यहाँको पार्टीले चाहिँ बुझाउने जनतालाई जनता समक्ष गएर बुझाउने कोसिस गरे कि गरेन हामीले कोसिस गऱ्यौँ बुझाउने कोसिस गऱ्यौँ हामीलाई लागेको थियो हामीले बुझायौँ अब जनताले बुझेनन् भन्ने भन्दा पनि हामीले बुझाउन सकेका रहेनछौँ भन्ने कुरा चाहिँ साँचो रहेछ अब हामीले हाम्रो एजेन्डा के हो र त्यसको सही व्याख्या के हो त्यसलाई प्रश्नसँग बुझाउन कोसिस गर्नुपर्छ अहिले बहस संहिताको बहस कतै एकीकृत माओवादीका तर्फबाट पनि अति अतिशयोक्तिपूर्ण व्याख्या भएका रहेछन् भने त्यसलाई पनि ए संहिता भनेको पावर डिभोल्युसन हो पहिचान भनेको पहिचानका पाँच आधार हुन् भन्ने कुरा दुईटा कुरालाई हामीले सँगसँगै लिएर जान सक्नुपर्छ त्यो जाने कुराका निम्ति हामी तयार भएका छौँ उहाँ हुनुहुन्थ्यो ए नेकपा माओवादीका नेता खिमला देवकोटा उहाँले आफ्नै दल पनि केही कुरामा लचिलो हुन थालेको बताउनुभयो हो त है द्वन्द्वको प्रकृति नै त्यस्तै हुन्छ सबै पक्षले आफ्नो अडानमा केही छोड्ने र साझा धारणा नबनाउने हो भने त बहस लम्बी रहन्छ खिमलाल देवकोटाले पनि भन्नुभयो देशभित्र र ए नेकपा माओवादी दलभित्रै पनि संहिताका महत्वका बारेमा परिपक्वता आउँदैछ निशाजी हामीले पहिलो संविधान सभाका बैठकहरूका केही भिडियोहरू अडियोहरू हेऱ्यौँ सुन्यौँ भने पनि ए नेकपा माओवादीका कतिपय नेताहरूले जातीय संहिताको वकालत गरेको सुनिन्थ्यो शीर्ष नेताहरूले नै कुनै जात विशेषको कार्यक्रममा गएर संहितामा जातलाई राज्य निर्माणको मुख्य आधार बनाउनु पर्छ भनेर तर्क राखेको सुनिन्थ्यो अहिले भने त्यसमा केही कमी आएको देखिएको छ यसको मतलब अघि खिमलाल देवकोटाले भने चाहिँ पार्टीभित्र पनि कुनै विषयलाई गलत व्याख्या गरियो कि भन्ने हुन सक्छ तर गणेशजी अर्को कुरा नि अहिले पहिलो र दोस्रो बनेका काङ्ग्रेस र एमालेका सबै नेताहरू पनि त संहिताको पक्षमा थिएनन् कतिले त संहितामा जानै हुँदैन भन्ने तर्क राख्थे कमसे कम उनीहरूले अहिले आएर केही माथि त उठे नि एकजना एमालेका नेताको कुरा सुनौ न त भर्खरै सकिएको नवौं महाधिवेशनबाट उपमहासचिव पदमा निर्वाचित हुनुभएका विष्णु पौडेललाई सहकर्मी प्रियङ्काले नै पहिले र अहिलेको संहिताको बहसमा के फरक छ भनेर सोध्नु भएको छ अब यो दुईटा चिज स्थापित भएको छ एउटा संहिताको प्रश्नमा नेकपा एमाले आधारभूत रूपमा ठिक ठाउँमा थियो भन्ने कुरा स्थापित हुँदैछ एकल जातीय पहिचानको आधारमा संहिताको माग गर्ने को सोच रह्यो त्यो सोचसँग नेकपा एमाले असहमत रह्यो र अहिले घटनाक्रमले के साबित गर्दैछ भने एकल जातीय पहिचानको आधारमा प्रदेशहरूको निर्धारण सम्भव छैन भन्ने कुरा स्थापित हुँदै गएको छ दोस्रो अघिल्लो संविधान सभामा एक मधेस एक प्रदेशको कुरा उठ्न खोजेको थियो त्यो एक मधेस एक प्रदेश कुनै पनि दृष्टिकोणले सम्भव छैन र उचित छैन भन्ने कुरा स्थापित हुँदै आएको छ तेस्रो अघिल्लो संविधान सभामा प्रदेशहरूको संख्या निकै धेरै हुनसक्छ दसदेखि माथि चौध पन्ध्रसम्म हुनसक्छ भन्ने कोणबाट विचारहरू व्यक्त भएका थिए अहिले चाहिँ क्रमशः के बन्दै गएको छ धारणा भनेदेखि यो दस चौ बाह्र चौधको को संख्यामा प्रदेशहरू निर्माण गरेर हामीले हाम्रो राज्यलाई हाम्रो राष्ट्रलाई धान्न सक्दैनौँ भन्ने अनुभूति बन्दै गएको छ त्यस कारणले नेकपा एमाले अघिल्लो संविधान सभामा जसरी दृष्टिकोण अघि सार्यो पहिचानका पाँच र सामर्थ्यका चार आधारहरू राज्य पुनर्संरचना निर्धारणका मुख्य विषयहरू हुन् आधार हुन् भन्ने एउटा कुरा दोस्रो यो चाहिँ साझा पहिचानको आधारमा सकेसम्म कम संख्यामा हामीले प्रदेशहरूको निर्माण गर्नुपर्छ भन्ने जुन नेकपा एमालेको दृष्टिकोण हो त्यो दृष्टिकोण क्रमशः स्थापित हुँदै सबैले मान्दै गरेको मैले पाएको छु बुझाइमा चाहिँ के परिवर्तन आयो त अब यो चाहिँ बुझाइमा त बहुपहिचान भनेको के हो र साझा पहिचान भनेको के हो भन्ने विषयमा त बुझाइमा त कुनै हिजो पनि समस्या थिएन तर हाम्रो राज्य पुनर्संरचनाका लागि हाम्रो छनौट के भन्ने विषयमा विवाद थियो एकल पहिचानमा बढ्दा जोड थियो हिजो अहिले चाहिँ बहुपहिचान सबैले मान्न खोजेको देखिएको छ मान्न सहमत हुन सक्ने देखिएको छ यो राज्य पुनर्संरचनको प्रश्नमा संविधान सभामा उपस्थित राजनीतिक दलहरूका बीचका विमतिहरू क्रमशः न्यारो डाउन हुँदै गरेको र सहमतितर्फ उन्मुख हुँदै गरेको मैले देखेको छु यद्यपि सबै विषयहरू टुङ्गी सह विमतिहरू सहमतिमा बदलिए र यो चाहिँ राज्य पुनर्संरचनाको विषयमा संहिताको विषयमा अब मतभेदका विषयहरू छैनन् भन्ने कुरा होइन छन् तर जुन ढङ्गले सहमतितर्फ फर्किएर छलफल चलिरहेको छ यसले चाहिँ विवादहरू विमतिहरू सहमतिमा बदलिन्छन् भन्ने एउटा विश्वास एउटा आधार देखा परेको छ यहाँको भनाइअनुसार नेकपा एमाले उठाएको प्रस्ताव चाहिँ विवाद रहित थियो र छ भन्ने भन्नुभयो विवाद रहित भनेको सोसाइटीमै विवाद रहित थियो संविधान सभाभित्र विवाद रहित थियो त मैले भन्न खोजेको होइन त्यस्तो थिएन भने तर अघिल्लो संविधान सभादेखि यो संविधान सभासम्म आउँदाखेरिमा राज्य पुनर्संरचनाका प्रश्नमा यसको विभिन्न व्यक्त विचारहरूका पक्ष विपक्षमा जे जस्ता तर्कहरू प्रस्तुत भएका छन् ती तर्कहरूलाई सुन्दाखेरि एमाले सबैभन्दा सही ठाउँमा थियो छ भन्ने कुरा देखिँदैछ कुनै उदाहरण या आधारहरू दिन सक्नुहुन्छ अब अहिले त तपाईँले सुन्नु भएको छ नि त हिजो हिजो एकल जातीय पहिचानको पक्षमा उभिएका साथीहरू अब ठिक छ साझा पहिचान भन्ने ठाउँमा त्यस खालका विचारहरू व्यक्त गर्न थाल्नु भएको छ प्रदेशको संख्या निकै धेरै चाहिन्छ भन्ने साथीहरू अब क्रमशः ठिक छ नि हामी यसमा रिथिङ गर्न तयार छौँ खुला भएर छलफल गर्न तयार छौँ भन्ने ठाउँमा आउनु भएको छ यसलाई मैले इन्डिकेट गर्न खोजे हो प्रदेशको निर्धारणले नयाँ समस्या बोकेर आउनु हुँदैन त्यसले त्यो सम्भावित समस्याहरूका बारेमा हामीले पूर्वानुमान गर्नुपर्छ र त्यसको निराकरणका लागि अग्रिम प्रबन्ध गरेर जानुपर्छ भनेपछि पहिलो संविधान सभामा संहिताको जुन कुरा आएको थियो अहिले दोस्रो संविधान सभा आइपुग्दाखेरि परिवर्तन भएको छ संहिताको बुझाइमा संहिताको कुरा गराइमा भन्नुहुन्छ परिवर्तन हुँदै गरेको छ परिवर्तन हुँदै गरेको छ र खास गरिकन काहीँ परिवर्तन भएको छैन भने पनि हिजोको जस्तो रिजिडनेस छ नि म यो पोजिसन कुनै पनि हालतमा छोड्दिनँ भन्ने खालको हट चाहिँ कमजोर हुँदै गएको मैले पाएको छु आवश्यक लचकताका साथ लचिलोपनका साथ छलफलमा सहभागी हुन तत्पर रहेको मैले पाएको छु एमाले साझा पहिचान अर्थात् जात धर्म भाषा संस्कृति जस्ता पहिचान भित्र पर्ने पाँचवटा पक्षहरूलाई मिलाएर प्रदेश निर्माण गर्ने पक्षमा छ उपमहासचिव विष्णु पौडेल भन्नुहुन्छ हामीले कुनै अडान छोड्नु परेन संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले पनि अहिले संहिताको बहसले नयाँ मोड लिएको बताउनुहुन्छ जब संहिताको कुरा अहिले मैले भनिरहेको थिएँ गणेश बाबुको समय सुरु भयो हामीले त्यसबेला के भन्थ्यो भने रक्षा मुद्रा र परराष्ट्र नीति तिनवटा चिज बाहेक सबै प्रदेशमा चाहिन्छ भनेको थियो अहिले जब पहिलो संविधान सभाबाट राज्य पुनर्संरचना राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन आयो जसमा म स्वयं एउटा सक्रिय त्यो डकुमेन्ट बनाउने व्यक्तिमा थिएँ सदस्यको रूपमा दायित्व निर्वाह गरेको थिएँ त्यसमा त्यो तिनवटा कुरालाई राखेर यदि तुलना गर्ने हो भने त धेरै अधिकार केन्द्रले पायो हामीले बोलेको नारा र त्यहाँ लेखिएको कुरामा के भयो भने अब यसमा त अब जब डिजाइन गर्न बसिन्छ अनि त इन्टरनेसनल प्र्याक्टिस दुनियाँको प्र्याक्टिस यहाँ के भयो त्यहाँ के भयो कुन कुरा केसँग इन्टरलिङ्क छ त्यो हेर्ने हो भने त हामीले तिनवटा इस्यु मुद्रा पनि सबै वित्तीय अधिकार होइन मुद्रा मात्रै त्यो नोट एउटै नोट चल्ने होइन एउटै सेनाले सबै सीमाको रक्षा गर्ने त्यसमा त्यसले रक्षा अनि परराष्ट्र विदेश मामिला सम्बन्धी विदेशीसँग डिल गर्ने कुरामा एउटै विदेश मन्त्रालय विदेश नीति हुने तल नहुने कुरा गऱ्यौँ तर अहिले आएर त यदि त्यसलाई तराजुमा जोखेर जोख्ने कुरा गर्ने हो भने त सङ्घीय सरकारसँग सङ्घसँग त सङ्घीय संसदसँग त मलाई लाग्छ सेभेन्टी पर्सेन्ट अधिकार हुन्छ प्रदेशसँग सबै अधिकारलाई जोड्ने हो एउटा प्रतिशतमा मैले लम्पसम निकालेँ सेभेन्टी पर्सेन्टभन्दा बढी अधिकार केन्द्रसँग छ अहिले सङ्घीय सरकारसँग होला काठमाडौँमा हुने सरकारसँग र प्रदेशमा बन्ने सरकारसँग तिस पर्सेन्टलाई मुस्किलले तानतुन गऱ्यो भने तिस पुग्ला कि जस्तो मलाई लाग्छ त्यसैले एक प्रकारले त हामीले सयवटा अधिकारमा तिनवटा मात्रै दिने केन्द्रलाई भनेको थियो तर त्यो तिसवटा मात्रै आफूले अर्थात् सङ्घ केन्द्र प्रान्तले प्रदेशले पाउने स्थिति छ त्यसैले सन्तानब्बेबाट त त्यो सत्तरीमा त केन्द्रको अधिकार त्यतिकै आइसकेको छ यदि यसलाई अधिकारको लिस्टतिर हेर्ने हो भने कुरा त्यो यो मलाई लाग्छ यो त संविधान जारी हुनुभन्दा अघिल्लो दिनसम्म चल्ने बार्गेनिङ हो र त्यस बार्गेनिङमा पक्कै पनि गिभ एन्ड टेक त हुन्छ गिभ एन्ड टेक नहुने कुरा होइन अहिलेको अडान मधेसवादी दलहरूको अडान वा विगतको पनि मधेसवादी दलहरूको अडान र सुरुमा सद्भावनाको अडान पनि के थियो भने तराईको जुन भूगोल छ मधेस त्यो भूगोलबाट अर्को भूगोलमा त्यसलाई टाँस्न मिल्दैन त्यो भूगोलको तराई र भित्री मधेसलाई एक ठाउँमा राख्नुपर्छ जस्तो विराटनगरलाई जहाँ राख्ने हो त्यही इटहरीलाई राख्नुपर्छ जहाँ राजविराजलाई राख्ने हो त्यही त्यो गाईघाटलाई राख्नुपर्छ जहाँ के भन्छ वीरगञ्जलाई राख्ने हो त्यही हामीले हेटौडासम्मलाई राख्न सक्ने स्थिति हुन सक्छ जहाँ हामी परासीलाई राख्ने हो त्यही नवलपुरलाई राख्नुपर्छ जहाँ हामी के भन्छ कोइलावासलाई राख्छौँ त्यही हामी दाङको त्यो तुलसीपुर र घोराईसम्मलाई त्यहाँ राख्नुपर्छ जहाँ के भन्छ नेपालगञ्ज रहन्छ त्यही चाहिँ सुर्खेतको खास गरेर त्यो लाटी कोइली इलाका जुन छ जहाँ बुद्ध विहारहरू छ त्यो इलाकालाई त्यही राख्नुपर्छ जहाँ तपाईँले धनगढीलाई राख्ने हो त्यही त्यो वास्तवमा भन्नुहुन्छ भने त्यो दुराको जुन जोग बुढा छ त्योसम्मलाई त्यही राख्नुपर्छ यो न्याय हो अब त्यसमा गिभ एन्ड टेक गर्दा अब कुन भूभाग कसले लिने के गर्ने भन्ने कुराहरूदेखि लिएर अधिकारका कुराहरूसम्ममा कुरा हुन्छ तर यो तराई र भित्री मधेस त्यहाँसम्म भएकोले चुरे रेन्जलाई तराई प्रदेशमा राख्ने हो किन चुरे त त्यसको आत्मा हो चुरे बिना मधेसको कल्पना हुन सक्दैन चुरे बिनाको मधेस हुनै सक्दैन त्यसैले त्यो फुगाको क्रमले गरेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा गणेशजी मलाई एउटा कुरा चाहिँ अचम्म लाग्छ अघि हामीले संहिताको कुरा कसरी सुरु भयो र बहस कसरी अगाडि बढ्यो भन्ने प्रश्नमा सबैले आफ्नै दललाई जस दिन्छन् अनि होइन फलानु दलले पो यस्तो कुरा गरेको थियो त भन्दा होइन उनीहरू भन्दा पहिले हामीले नै यस्तो कुरा गरेका थियौँ भनेर उत्तर दिन्छन् मैले पनि केही पहिलेदेखि नै सोचेको कुरा हो यो निशाजी कुन आधारमा संहितामा जाने प्रदेश कतिवटा बनाउने भन्ने कुरामा सबै दलहरू एकमत हुन नसकेको कारण पहिलो संविधान सभाको अवसान भएको कुरा धेरै विज्ञहरूले बताउँछन् त्यसकारण सबैको कुरा फरक फरक होला भन्ने मलाई लाग्थ्यो तर जसलाई सोध्यो भने पनि आखिर हामीले सोचेकै धारमा संघीय प्रणाली लागू हुने भयो भनेर भन्नुहुन्छ दलका नेताहरू साँच्चै त्यस्तै हो त कसको कुरा पत्याउने अहिले तपाईँ कार्यक्रम संहिता सङ्गालो सुन्दै हुनुहुन्छ कार्यक्रममा आज हामी संहिताको बहस सुरु भएपछि को कति लचिलो बने र कुन भ्रमहरू समाप्त हुँदै गए भन्ने विषयमा कुराकानी गरिरहेका छौँ देशभरका पचास भन्दा धेरै रेडियोबाट र अनलाइनमा W W W dot dot org dot एनपीबाट यो कार्यक्रम प्रसारण भइरहेको छ हुन त संघीय नेपाल कस्तो हुन्छ भन्ने अन्तिम निर्णय गर्ने भनेको संसदले नै हो तर संसदमा प्रस्ताव पुग्नु अघि सर्वसाधारणबाट व्यक्त हुने कुराले पनि विशेष अर्थ राख्दछ जस्तो उदाहरणका लागि हेरौँ न विभिन्न समयमा संसदहरूले गर्न थालेका या गरिसकेका निर्णयहरूलाई सर्वसाधारणको विरोधले निस्तेज पारेको उदाहरण हामीसँग थुप्रै छन् त्यसै गरी सर्वसाधारणको महत्वलाई बुझ्दै सभासदहरूले अघिल्लो संविधान सभा रहँदै गाउँ गाउँमा पुगेर सुझाव पनि संकलन गरेका थिए दल र अन्य सरकारवालाहरूलाई संघीयता बारेको यो साझा बिन्दुमा ल्याउनलाई थुप्रै कसरत भयो केही कुरामा अझै सबैको मन मिलेको छैन यही गर्दा गर्दै सात वर्ष बित्यो यो सात वर्षमा सर्वसाधारण या अन्य कर्मीहरूको बुझाइमा चाहिँ कस्तो भिन्नता आयो होला त मैले आफैलाई हेर्ने हो भने पनि नि निसाजी हिजो जसरी संहिताका कुराहरू उठ्थे कुनै दल अथवा नेता विशेषले विरोध अथवा समर्थन गर्दै हिँड्थे त्यो देखेर चाहिँ म यो झगडा निम्त्याउने कुरा हो कि भन्ने कुरामा दृढ जस्तै थिएँ अब यो सात वर्ष पार भइसकेपछि मेरो बुझाइको घेरा पनि अलिकति फराकिलो भएको हो कि भन्ने महसुस म गर्छु तपाईँलाई चाहिँ कस्तो लाग्छ निशाजी मलाई पनि तपाईँको भन्दा खासै फरक भान हुँदैन जे जस्तो भए पनि संहिताले किन हाम्रो जीवनमा विशेष अर्थ राख्छ भन्ने कुराको ज्ञान अलिक बढेको पाउँछु हामीले सिराहाका एकजना पत्रकारसँग पनि यही कुरा सुधेका छौँ तपाईँलाई के प्रभाव पर्यो संहिताको बहसले भनेर समाज एफएममा काम गर्ने यमुना खनाल भन्नुहुन्छ हिजो संहिता मेरो समाचारको मुख्य विषयहरू मध्ये एक थिएन होला तर आज छ संघीयता भन्नाले मेरो बुझाइमा चाहिँ के थियो भने संघीयता भनेको एउटा केन्द्रीकृत राज्यको शासन प्रणालीदेखि लिएर हरेक केन्द्रीकृत व्यवस्थालाई विकेन्द्रीकरण गरेर राज्यका स्थानीय स्रोत साधनहरूलाई परिचालन गरेर स्थानीय स्तरबाट नै राज्यमा विभिन्न संघहरू बनाएर शासन व्यवस्थालाई विकेन्द्रीकरण गर्नु हो भन्ने मेरो प्रारम्भिक बुझाइ थियो तर अझ यो विकेन्द्रीकृत चाहिँ कसरी हुन्छ अर्थात् संघहरूले कसरी काम गर्छ गर्छन् सङ्घहरू उनीहरू नै स्वायत्त हुन्छन् लगायतका विभिन्न कुराहरू चाहिँ एन्टेना फाउन्डेसनबाट प्रसारण हुने संहिता सङ्घालो कार्यक्रम सुनेपछि अझै यसलाई चाहिँ गहिराइमा गहिरो रूपमा केही थप कुराहरू बुझेको जस्तो मैले महसुस गरेको छु खास गरी चाहिँ अब संघीय शासन व्यवस्थामा चाहिँ राजस्व जसरी संकलन हुन्छ त्यसमा कति केन्द्रको हुन्छ या राजस्व संकलन गर्दाखेरि जस्तो विभिन्न सिमानाकाहरूमा चाहिँ राजस्व संकलन केन्द्रहरू हुन्छन् अर्थात् के भन्छ त्यसलाई जे राजस्व संकलन गरिन्छ त्यसमा चाहिँ अब ठ्याक्क भन्नु पर्दाखेरि अब मधेसको बिरगन्ज नाकाले जति भन्सार उठाउँछ आउँछ त्यसमा वीरगञ्ज क्षेत्रको के हुने केन्द्रको के हुने त्यसमा कसको स्वामित्व हुने जस्तो सोलु क्षेत्रमा पनि सगरमाथाका आधार शिविरहरूमा त्यहाँ चाहिँ राजस्वहरू बढी संकलन हुने त्यसमा केन्द्रको नीति के हुने लगायतका यी कुराहरू भए अब शिक्षाको क्षेत्रमा पनि संघीय शासन व्यवस्थामा गइसकेपछि चाहिँ शिक्षा नीति कस्तो हुनुपर्ने शिक्षालाई कसरी विकेन्द्रित रूपमा सञ्चालन गरिनुपर्ने स्वास्थ्य लगायतका हर क्षेत्रहरूमा संघीयताका आधारहरू के हुनुपर्ने लगायतका कुरा कुराहरूमा चाहिँ अलिकति गहिरो रूपमा बुझे जस्तो मलाई लाग्छ अब जस्तो संहिताको बारेमा हिजो जतिखेर संविधान सभाको दोस पहिलो संविधान सभा अवसान भइरहँदा र त्यो अन्तिम चरणमा पुगिरहँदा चाहिँ साँच्चीकै अब यो जुन एउटा माहौल देखिएको थियो त्यतिखेर लाग्थ्यो वास्तवमै देश संहितामा गयो भने कतै देशै टुक्रिन्छ जुन भनाइहरू विभिन्न राजनीतिक दलका अर्थात् विभिन्न विचार समूहहरूका भनाइहरू आइरहँदाखेरि चाहिँ साँच्चै हो र रहेछ यस्तो अब विभिन्न क्षेत्रका आवाजहरू उठिरहँदा चाहिँ त्यस्तै पो हुने हो कि भने जस्तो एक किसिमको मलाई पनि कता कता लाग्थ्यो तर पछाडि यो जुन संहिता सङ्गालो सुनिसकेपछि चाहिँ विश्वका संहिता भएका देशहरूमा त्यहाँको प्र्याक्टिस त्यहाँका संहिता भइसकेपछि भएका राम्रा प्रयासहरू राम्रा कुराहरू त्यस क्षेत्रका व्यक्तिका अनुभवहरू जुन संहिता सङ्गालो मार्फत मैले सुनेपछि चाहिँ मलाई एकदमै यो संघीय शासन व्यवस्थाले चाहिँ कुनै पनि अवस्थामा चाहिँ यो देश टुक्रिने अर्थात् अर्थात् गलत प्र्याक्टिसहरू हुने होइन रहेछ खालि यो चाहिँ व्यवस्थापनमा या बहसमा चाहिँ यी समस्याहरू देखिएका रहेछन् तर संहिता भइसकेपछि चाहिँ विश्वमा त धेरै धेरै राम्रा कामहरू भइराखेका रहेछन् हुँदो रहेछ संहिताले भन्ने कुरा चाहिँ अझ स्पष्ट रूपमा बुझाइ पनि भयो र अब हामीले बहस गर्दा अर्थात् भनौँ हामीले हाम्रो भन्दा तल्लो समुदायहरूलाई बुझाउनु पर्दा पनि हामीले पनि ती कुराहरूलाई सहयोग लिएर अर्थात् हामीले सुनेको हामीले यसरी संहिता सङ्गालो मार्फत मार्फत यो देशमा यस्तो प्र्याक्टिस रहेछ भनेर चाहिँ हामीले उदाहरणै दिएर अलिकति उहाँहरूलाई बुझाउँदाखेरि चाहिँ अझ विश्वासिलो भएको र अझ सजिलो गरी हामीले बुझ्न सकेको जस्तो मलाई लाग्छ विषयगत रूपमा चाहिँ अझै पनि हामीलाई ठ्याक्कै अब देशको संहिताको मोडल यस्तो भइसक्ने भन्ने कुरा फिक्स नभइसकेको र यो पनि बहसको विषय भइराखेको हुँदा चाहिँ अब संहितामा गयो भने अब अहिलेकै कुरा गर्ने हो भने अब आधारहरू पनि तयार भइसकेको अवस्था छैन संहिताका आधारहरू केमा हामी संघ निर्माण गर्छौं भन्ने कुराहरू आधार तयार भइसकेका छैनन् र कतिवटा संघीय राज्य हुन्छ नेपालमा कस्तो शासन प्रणाली हुन्छ भन्ने कुरा नै टुङ्गो लागि नसकेको अवस्थाले हो या मेरो अध्ययनमा केही कमी भएको कारणले हो मैले ठ्याक्कै विषयगत रूपमा चाहिँ यसरी हुन्छ भनेर विषयलाई छुट्टा छुट्टै रूपमा बुझाउनु पर्दा चाहिँ अझै त्यसमा चाहिँ म पनि एकदमै क्लियर यस्तै हुन्छ भनेर बुझाउन सक्ने अवस्थामा चाहिँ छैन उहाँ हुनुहुन्थ्यो समाज एफएम सिराहाका यमुना खनाल वास्तवमै राज्यको चौथो अङ्ग मानिने पत्रकारिता पेसासँग सम्बद्ध पत्रकारहरूले यो बीचमा संहिताका धेरै पक्षहरूलाई आफ्नो समाचारको विषय बनाएको देखिन्छ हो गणेशजी यसले उहाँहरूको रुचि ज्ञान बढेको देखिनुका साथै उहाँहरूले उत्पादन गरेका सामग्रीले सर्वसाधारणलाई पनि सजिलो पारेको अनुभव पनि गर्न सकिन्छ त्यस्तै हामीले केही विद्यार्थीहरूसँग पनि कुराकानी गरेका छौँ उहाँहरू पनि संहिताको बहसको प्रकृति फेरिएको मात्र होइन त्यसको महत्व समेत बढेको बताउनुहुन्छ उहाँहरूको कुरा पनि सुनौ मेरो नाम विकास चन्द्र भण्डारी म recent graduate from school of management Triveni university भर्खरै एमबिएससी धार बसेको छु त्यति बेलाको बुझाइ भन्यो भने होइन संहिता भनेको एउटा नयाँ किसिमको रिस्ट्रक्चरिङ हो नेपाली राजनीतिमा केही पक्षहरूको बाहुल्यता घट्न गयो अथवा ती पक्षहरूको मुद्दाहरू मागहरू समावेश हुन सकेन त्यसैले चाहिँ अब एउटा रिस्ट्रक्चरिङको आवश्यकता छ भन्ने बुझाइ मात्रै थियो किनभने त्यति बेला हाम्रो जस्ट एसएलसी दिएर अथवा प्लस टूको क्रममा थियौँ र त्यति बेला त्यति किसिमको राजनीतिक चेतना पनि नआइसकेका कारणले सामान्य किसिमकै बुझाइ थियो भनौँ न अब अहिले राजनीति पनि विभिन्न मोडहरूबाट आरोह अवरोह गर्दै अगाडि बढ्दै गयो त्यसमा अब आफ्नो पनि राजनीतिप्रतिको सचेत प्रयत्न के रहेछ त राजनीति भन्दै बुझ्दै जाँदा र आफ्नो अध्ययन अनुसन्धानको क्रममा पनि संहिता एउटा विकासक्रमको लागि कन्ट्रीलाई राम्रो रूपले अगाडि बढाउनको लागि चाहिने एउटा नयाँ किसिमको रिस्ट्रक्चरिङ नै रहेछ संहिता आवश्यक पर्ने कुरा नै रहेछ भन्ने कुरा पनि थाहा भयो दोस्रो कुरा अब संहिताका विभिन्न स्वरूपहरू हुन सक्छन् होइन संहिताका कारणहरू के के हुन् किन संहिता आवश्यक रहेछ यो खालि पहिचानको मुद्दा मात्रै रहेछ रहेछ कि देशलाई साँच्चीकै समृद्ध बनाउने एउटा यात्रा रहेछ त्यसमा अब हाम्रा लिडरहरू आउनुभएको थियो होइन हाम्रो व्यापारिक वर्गबाट पनि उपस्थिति हुनुहुन्थ्यो उहाँहरूसँग छलफलले एउटा कन्सेप्चुअल फ्रेमवर्क बनाउन चाहिँ क्लियर भयो किनभने योभन्दा अगाडि हामीले संहिता भनेको बढी पहिचानको मुद्दामा केन्द्रित हो होइन एउटा निश्चित वर्गको अधिकारहरू प्रत्यायोजन गर्नका लागि चाहिने मात्रै हो देशको समृद्धिसँग त्यति सम्बन्ध हुँदैन कि भन्ने थियो तर होइन संहिता भनेको त बढीभन्दा बढी भनेको आर्थिक मुद्दासँग जोडिने कुरा रहेछ आर्थिक अधिकारहरू समाजको तल्लो वर्गलाई प्रतिस्थापन गर्ने कुराहरू रहेछ र त्यसमा पनि अझै देशको समग्र विकासका लागि चाहिने जो आय हुन्छ त्यो उठाउनको लागि अपरिहार्य कुरा भनेको ट्याक्स रहेछ त्यस सम्बन्धी कुराहरू पनि त्यो डिस्कसनपछि धेरै जान्ने मौका मिलेको थियो साथीभाइहरूसँग बस्दा चिया गफहरूमा हुँदा गर्दाखेरि होइन संहिता नभए पनि हुन्छ अथवा अहिलेकै स्ट्रक्चर ठिक छ भन्ने जस्ता कुराहरू पनि हुने गर्थे तर त्यो डिस्कसन पछि होइन एउटा आर्थिक समृद्धिको लागि संहिता अपरिहार्य हुन सक्छ किनकि अहिलेकै स्ट्रक्चरले काम गर्ने हो भने त अहिले पनि धेरै प्रयासहरू भए धेरै क्रियाकलापहरू भए धेरै आन्दोलनहरू भए धेरै राजनीतिक क्रान्तिहरू पनि गरिए किन हुन सकेन भन्दाखेरि केही स्ट्रक्चरमै खराबी छ कि केही मोडलमै खराबी हो कि त्यो मोडललाई नै चेन्ज गर्नुपर्ने हो कि जब एउटा गाडीको इन्जिनले काम गर्दैन टालटुल गरिसकेपछि पनि त्यसले राम्रो गति दिन सकेन भने त हामीले इन्जिन नै फेर्नुपर्ने हुन्छ अथवा भेकललाई नै चेन्ज गर्नुपर्ने हुनसक्छ अब यो कन्ट्रीको रिस्ट्रक्चरिङ गर्ने सवालमा फेडरलिजम संघीयता भनेको त्यही इन्जिन फेर्ने काम हो त्यसपछिका बसहरूमा यी आर्थिक पक्ष नै प्रदान भएर आए साथीभाइहरूसँग सबभन्दा पहिला अहिले जो विकसित राजनीतिक घटनाक्रम भयो अब होइन सङ्घीयता चाहिँदैन चाहिँदैन है भन्ने युवा जमातमा एउटा यो परिसकेको छ किनभने युवा अहिले इन्स्ट्यान्ट रिटर्न चाहन्छ आज बिउ रोपेर एक वर्षपछि रिटर्न खोज्न चाहन्छ अब जबकि यो त एउटा क्रान्ति भएको त दस वर्षको अवधि हुन लागिसक्यो यो भावना हुनाले आर्थिक यो संहिताको मुद्दा नै ओझेलमा परिसकेका हुनाले यत्रो बहस हुनुभन्दा संहिता नचाहिने हो कि भन्ने एकपक्षीय आवाजहरू पनि उठ्छ तर त्यो यसलाई एड्रेस गर्नलाई होइन संहिता इकोनोमिक सिस्टमलाई बढी फ्लरिस गर्ने हो अथवा बढी इफिसियन्ट बनाउने हो भने संहिता चाहिँ आवश्यक रहेछ भन्ने कुराहरू चाहिँ नै हामीले कन्भे गरिराखेका हुन्छौँ त्यो डिस्कसनपछि होइन अहिलेको हाम्रो राजस्वको कुरा गर्ने हो भने अहिले जुन स्ट्याटसमा हामी छौँ राजस्व विविध कारणले उठाउन सकेका छौँ सकेका छैनौँ जति उठ्नुपर्ने हो करको दायराभित्र सम्पूर्ण व्यवसायहरू आउन सकेका छैन सम्पूर्ण व्यक्तित्व सिचुएसनहरू आउन क्या छ छैन यी कुराहरू पनि एउटा पाटो भयो दोस्रो अब कर कतिको फाइदाहरू हुँदो रहेछ कति इफिसियन्टली हामीले कर उठाउन सक्दा रहेछौँ र देशलाई समृद्ध बनाउने कुराका लागि त्यो करलाई प्रयोग गर्न सक्दा रहेछौँ भन्ने कुराहरूमा साथीलाई कन्भिन्स पनि गर्न सकियो यो अचिभमेन्ट चाहिँ त्यही एउटा डिस्कसनको रिजल्ट हो भन्ने पनि लागिरहेको मेरो नाम दिलविक्रम आङदेम्बे लिम्बू हो खास मेरो घर चाहिँ पाँच थर हो अहिले म किर्तिपुर काठमाडौँ बस्छु अनि म चाहिँ यो समाजशास्त्रको विद्यार्थी सुरुमा मैले बुझ्दा चाहिँ सबैको भाषा सबै धर्म सबै संस्कृति आफैमा महत्त्वपूर्ण हुन्छ है होइन मैले त्यो पनि देखेँ होइन संहिता भन्ने चाहिँ यो विखण्डन कार्य चाहिँ होइन रहेछ होइन सबैले समान तरिकाले यसले चाहिँ मिलाउने रहेछ है भन्ने चाहिँ मैले नेपालमा घुमिसके पछाडि मात्र मैले त्यो देखेँ र अर्को कुरा मैले मलाई किन लाग्यो भन्दाखेरि चाहिँ म गे महिना अगाडि दुई महिना हुम्लातिर बसेको थिएँ होइन हुम्लाको लिमी गाउँमा है लिमी भनेको सिमीकोदेखि पान्द्री हिँड्नुपर्छ है लिमी गाउँमा मैले बस्दाखेरि चाहिँ होइन त्यहाँका मान्छेहरू चाहिँ कुनै पनि मैले नेपाली भाषा बोलेको मैले भेटाइनँ होइन नभेटाउँदाखेरि चाहिँ त्यहाँ कक्षा पाँचसम्म एउटा स्कुल थियो है त्यो स्कुलमा चाहिँ एउटा सुर्कितदेखि एउटा शिक्षक पनि त्यहाँ सरकारले त्यहाँ चाहिँ खटाएर गएको रहेछ है हुम्लाको लिमी गाउँमा लिमीको हालजी भन्ने गाउँमा है ऊ त अब नेपाली भाषाको शिक्षक हो होइन उसले भोटिया कुरा नजान्ने लिमी हालजी गाउँका मान्छेले चाहिँ के गर्दोरहेछन् भन्दाखेरि चाहिँ शिक्षकले नपढाएकोमा चाहिँ उनीहरू चाहिँ खुसी हुन्थे किन भन्दाखेरि पढाएपछि त खासै त्यो अलिकति होइन उप मतलब अलिकति एचिभमेन्ट नहुने होइन प्रभावकारी नहुने अलिक त्यहाँ आउटपुट नआउने भाषै नमिल्ने होइन त्यो तरिकाले किन भन्दाखेरि तपाईँ यदि होइन यदि साँच्चै तपाईँको सरकारले चाहिँ त्यो तरिकाले चाहिँ होइन अहिले हामीले बहुभाषा शिक्षा नीतिको कुरा गरिरहेको छौँ होइन त्यो लिम्बी गाउँमा चाहिँ एउटा त्यहाँकै भोटिया मान्छे एक तिब्बत भोटिया बोल्ने मान्छे सरकारले साँच्चै त्यहाँ नियुक्ति गरेर त्यो स्कुलमा पठाएको भए त्यहाँको बच्चाहरू पनि होइन धेरै राम्रो थियो उनीहरूले धेरै खालको एउटा ज्ञान प्राप्त हुन्थ्यो भोलि गएर उनीहरू पनि राष्ट्रको लागि एउटा के गर्न सक्ने मान्छे हुन्थ्यो तर त्यो त तपाईँको अहिलेसम्म त्यो भएको देखेन नि होइन थाहा छैन भोलि गएर सङ्घीयताले यसलाई समाधान गर्छ गर्नु त्यो आफ्नै कुरा ठाउँमा छ तर अहिले हामीले बुझेमा चाहिँ यो सबै कुराहरू चाहिँ सङ्घीयता आएपछि मात्र समाधान हुन्छ मैले त्यहाँको चाहिँ हेरेपछि चाहिँ मलाई एउटा के अनुभव भयो भन्दाखेरि चाहिँ होइन अब यो कर्णाली है अहिले पनि नेताले भाषण गर्छन् होइन सुन्दैछु कर्णालीका त्यो जुन विकासको बजेटहरू गएको हुन्छ नि र अहिले पछिल्लो कालमा पनि त अहिले पनि त कर्णालीलाई त राज्यले राम्रो यो अहिलेको आर्थिक बजेटमा पनि त एड्रेस गर्न भनेर एउटा विरोध पनि त आइरहेको थियो नि होइन त्यो पनि छ होइन अर्को कुरा तपाईँको चाहिँ म के सुन्दैछु भन्दा मिडियामा के सुन्दैछु भन्दाखेरि चाहिँ कर्णालीका जुन एउटा हुम्ला मुगु जुम्लाका जुन विकासका योजनाहरू चाहिँ कैलाली कञ्चनपुरतिर चाहिँ गएर त्यो चाहिँ एउटा नेपालगञ्जमा बसेर चाहिँ त्यो चाहिँ बजेट बनाउँछ सुन्छन् अरे होइन त्यो पनि सुन्दैछु होइन जबसम्म त्यहाँका स्थानीयहरू चाहिँ सचेत हुँदैन नि होइन सयौँ वर्ष त्यो चाहिँ पछाडि पर्ने हुन्छ संहिता बाहेक अरूबाट यो समाधान हुँदैन संहिताले देश टुक्राउने हो कि भन्ने सामान्य बुझाइले कुनै बेला संहिताको बहस हुनबाटै रोकेको थियो साथमा यो कुरा राजनीतिसँग जोडिएकोले हाम्रो विषय नै होइन भन्ने सोच्ने प्रचलन पनि थियो अनि सबैजना आफ्नै काममा तल्लीन रहे सुनसरीका विपना भण्डारी अहिले काठमाडौँमा बसेर पढ्नुहुन्छ उहाँको सिधा विचार के भने संहिता भएको भए त कमसे कम आफ्नै ठाउँमा राम्रो शिक्षा लिन पाइन्थ्यो नि पहिलो कुरा त संहिता के हो भनेर हामी सबैले स्पष्ट धारणा बनाउन सकिरहेको स्थिति छैन संहिता के हो भनेर भन्दाखेरि यस्तो पाठ पाठ छुट्टिन्छ अरे यो जातको यता यो अर्को जातको यता यो धर्म मान्ने यो भाषा बोल्ने चाहिँ यसरी भन्ने सामान्य बुझाइ अब हाम्रो हामीभन्दा अगाडिका पुस्ताको प्लस हामीमा पनि अब त्यति चेतना विकास भइसकेको छैन हामी खोजी गर्दैनौँ पहिलो कुरा त के हो सङ्घीयता भनेर दोस्रो कुरा भए पनि यो हाम्रो चासोको कुराभन्दा बाहिर हो राजनीतिक कुराहरूमा किन हामी चासो राख्ने भन्ने हामी शिक्षित वर्ग भएर पनि एउटा समस्या त्यो भइरहेको छ संहिता के हो भन्ने कुरामा जस्तै म आफै एउटा स्टुडेन्ट म बाहिरबाट आएर अध्ययनको सिलसिलामा यहाँ बसिरहेको छु यदि संहिता पहिला नै लागू भइसकेको थियो भने म धनकुटाबाट काठमाडौँ किन आउने त पढ्नको लागि त्यहीँ मेरै ठाउँमा आफ्नो एउटा राम्रो युनिभर्सिटी हुन्थ्यो होला यहाँ हामीलाई कस्तो फिल हुन्छ भने कृतिरा ल्याएर बसिएको छ भाडामा बस्ने अनि भोलि चार वर्ष पाँच वर्ष आफ्नो पढाइ पुरा गरेपछि हामी फर्किन्छौँ हामी यो ठाउँको लागि के गर्छौँ र केही पनि गर्दैनौँ हामी आफ्नो स्वार्थले यहाँ आयौँ आफ्नो काम पुरा भएपछि फर्केर झोला बोकेर जाने मान्छेले यहाँ केही पनि गर्दैनौँ अनि हाम्रो ठाउँमा पनि केही भएन र आफ्नो स्वार्थ पुरा गर्ने त्यहाँ फर्किने एउटा रोजगारी पाइएला त्यसमै डिपेन्ड हुने बस्ने आफ्नो ठाउँ विकास भएन सबभन्दा पहिलो कुरा हामी आफ्नो ठाउँमा जाँदा भनेको बिदा पर्ला अथवा आफ्नो काम विशेषले गइएला त्यसरी गर्दाखेरि चाहिँ हाम्रो ठाउँ विकास भएन अनि यहाँ विभिन्न समस्याहरू भयो जस्तै पहिलो समस्या समस्या हामीले देखिरहेको भोगिरहेको भनेको भाडामा बस्ने बालमा बस्नेहरूलाई त्यो बालको समस्या छ यहाँ आउने घरहरूले जति भाडा भन्छ त्यति तिर्ने जति भन्छ जसरी भन्छ त्यसरी बस्ने फर्केर जाने यदि त्यो सबै सुविधाहरू हाम्रो ठाउँमा थियो भने हामी धाएर किर्तिपुर आउनुपर्ने थिएन त्यहीँ आफ्नो अध्ययनको रोजगारीको र आफ्नो ठाउँमा विकास गर्छौँ है आफ्नो आइडेन्टिटी यहीँ हामी बनाउँछौँ है भन्ने कुरालाई चाहिँ एउटा मन मारेर अब पढ्न आएको छु पढ्दैछु पढेर केही गरौँला भनेर थाती राख्नुपर्ने अवस्था आउने थिएन पक्कै पनि अहिले हामी केन्द्रीकृत राज्य व्यवस्थामा छौँ छेउमै जङ्गल छ जलस्रोत छ थुप्रै प्राकृतिक सम्पदाहरू छन् तर त्यसको प्रयोग गर्न र त्यसबाट उठेको करको सम्पूर्ण जिम्मा काठमाडौँले नै लिन्छ यसले पनि संहिता मार्फत स्थानीय स्रोतको उपयोग स्थानीय तहमै हुनुपर्छ भन्ने माग अहिले विशेष प्रकारले नै उठेको छ सिन्धुपाल्चोका विष्णु खतिवडा पनि त्यस्तै सोच्नुहुन्छ अहिले चाहिँ हामी वास्तवमै एउटा सानो समस्या पर्यो भने नि सिंहदरबार छिर्नुपर्छ त्यसमा छिर्नको निम्ति चाहिँ पास चाहिन्छ र त्यहाँ सबै कुरा हामीले चाहिँ राख्न सक्दैनौँ जस्तो अहिले हामी कहाँ यहीँ चाहिँ जङ्गल छ त्यो जङ्गल हामीले कुन ठाउँमा प्रयोग गर्ने भनेर त्यसलाई प्रयोग गर्नको निम्ति चाहिँ चौतारामा गएर रेन्ज पोस्टमा गएर त्यसलाई टाँचा लगाउनुपर्छ या हामीले नै उपयोग गर्न पाउँदैन हामीको हाम्रै ठाउँमा चाहिँ उत्पादन छ एउटा चाहिँ खानी कहीँ हामीले पत्ता लगाउन सक्यौँ त्यो चाहिँ उत्पादन भइरहेको छ भने चाहिँ त्यो चिजले अन्त विकास भइरहेको छ कन्नै बालुवा गिटीहरू चाहिँ अहिले उत्पादन भइरहेको छन् त्यसको ट्याक्स चाहिँ माथि उठाउँछ र माथि नै प्रयोग गर्छ हामीलाई धुलो र धुवा मात्रै होइन त्यो केन्द्र माथि नै खिच्छ चौताराले खिच्छ त्यसपछि चाहिँ केन्द्र पठाउँछ अब जस्तो चाहिँ त्यसलाई त्यो चाहिँ हामीले धुलो र धुवा मात्रै खानु परिरहेको छ जस्तो अहिले हामी मेलम्ची प्रभावित क्षेत्रका मान्छेहरू पानी दिए बापत त्यो राज्यले त ठुलो फाइदा पाउँछ हाम्रो यहाँ प्रभावित क्षेत्रका मान्छेहरूले के प्राप्त गर्ने त संहिता भयो भने हाम्रो यही तहमा निर्णय गर्न पाउँदा चाहिँ त्यो मेलम्चीको पानी दिए बापत हामीले यहाँ कति चाहिँ प्राप्त गर्ने हो हामी स्वत निर्णय गर्न सक्थ्यौँ यो स्थानीय तहमा भएका सबै कुराहरू सिंहदरबारमा पुगेपछि मात्रै प्राप्त गर्नुपर्ने भएको कारणले गर्दा संहिता भइसकेपछि त्यो सिंहदरबारको अधिकार प्रदेशमा र प्रदेशभन्दा तल जहिले अहिले चौतारामा रहिरहेको अधिकार छ त्यसलाई चाहिँ गाउँ तहसम्म पुर्याउने जस्तो चाहिँ नागरिकताको राहदानीको यही गाउँ तहसम्मबाट त्यो वितरण गर्न सकिने व्यवस्थासम्मको चाहिँ आशा गरेर हामीले संहिता राम्रो होला भन्ने आशा गरेका छौँ स्थानीय स्तरमा जनसङ्ख्याको आधारमा धेरै भए पनि अलिक कम मात्रै भएका अर्को समूहले उनीहरूलाई शासन गरेको महसुस भएका कारण संहितामा जाने चाहना बोकेकाहरू पनि धेरै छन् सिन्धुपाल्चोकका दीपक आले पनि त्यसमध्ये एक हुनुहुन्छ संघीयताको साथसाथै जातीय विभाजन राज्य गठन भइदियो भने चाहिँ त्यो नराम्रो पक्ष हो तामसाली राज्य घोषणा गरिएको छ तर त्यसको अध्यक्षता र त्यसको प्रबुद्धता दमाउने चाहिँ फेरि अग्निप्रसाद सापकोटा हुनुहुन्छ कि अनि त्यो तामसाली राज्य घोषणा भयो कि भएन तामसाली भएपछि तामाङै हुनु पऱ्यो नि त त्यसको चाहिँ एउटा नेतृत्व गर्ने पङ्क्तिमा त आफ्नो भयो भनेदेखि जो भए पनि हुने तामाङ नभए पनि अब त्यहाँ चाहिँ तामसाली राज्य घोषणा भइदियो अरूलाई मान्यता हुँदैन भने तामसाली राज्य किन घोषणा गर्ने नगर्दा पनि त हुन्थ्यो नि त्यो तामसाली राज्य घोषणा गरेपछि भोलि तामाङकै प्रबुद्ध जमाएर तामाङकै एउटा सरकार बनाइयो भने अनि सम्पूर्ण चिजमा हरेक निकायहरूमा चाहिँ तामाङै चाहिँ ती व्यक्तिको मात्रै नेतृत्व भइदियो भने चाहिँ अरू जात जातिहरूले चाहिँ भनेका नसुन्ला पेलेर हरेक चिजहरू चाहिँ पेलेर अगाडि बढ्ने नीति नियमहरूलाई चाहिँ लादेर थिचोमिचो गर्ने खालका कुराहरू भयो भने त अरू ब्राह्मण छेत्री अन्य अरू जात पनि हुन सक्छन् तिनीहरूले अनि छुट्टै अर्को गृह युद्ध चाहिँ मचाउने चाहिँ एउटा पाटो बन्छ भन्ने मलाई लाग्छ संहितामा जानुपर्नेका कारण धेरै होलान् संहिताको बहस सुरु भएपछि अहिलेसम्म आइपुग्दा त्यसको महत्व बुझाइमा परिवर्तन त आयो आयो त्यसका साथै दलका अडानहरूमा पनि परिवर्तन आएको प्रत्यक्ष देख्न सकिन्छ अब भने कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं अब प्रतिक्रियाहरूको पालो प्रतिक्रियाहरू सुनाउँदै हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी केशवमान श्रेष्ठले ट्वीट भएको छ त्यही संघीयता अनि शासकीय स्वरूपमै हल अड्कन्छ सबैजना यसको महत्वको बारेमा जानकार छन् भने त्यो त चुरो कुरो नै हो नत्र पहिलेबाटै बन्थ्यो संविधान त्यस्तै प्रतापले ट्विटरमा लेख्नु भएको छ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ तर नेपालमा संघीयताको नारा रहन्जेल राजनीतिक सुधार र राजनीतिक सुधारको कुरा रहन्जेल संघीयता होला जस्तो छैन त्यस्तै शिव दाहालको विचार छ सामान्य विवादका विषयको स्वामित्व लिने काम भा हो एउटै विषयमा सहमति भएको कुरा तेस्रो पटक लेखियो संहितामा लेख्न पाइएला जस्तो छैन कपिल वस्तुबाट दधिराम उपाध्यायले हाम्रो टोल फ्री नम्बरमा आफ्नो सन्देश रेकर्ड गराउँदै विकास गराउने खालको संहितामा जोड दिनु भएको छ वास्तवमा संहिताको स्वरूप अथवा संहिता कतिवटा हुने कस्तो हुने भन्ने कुरामा एकदमै विवाद छ कसै कहीँ जातीयता भन्छ कसैले धार्मिक भन्छ कसैले के भन्छ त्यही भारत हामीभन्दा एक्काइस गुणा ठुलो भारत छ त्यसमा सङ्घीय परान्तहरू कति छन् तर नेपालमा त्यसको दुई गुणा तिन गुणा बढाएर चाहिँ संहिता बनाउने एउटा जुन कुरा छ यो वास्तवमै अनुपयुक्त हो र देशलाई चाहिँ टुक्रा टुक्रा पार्न खोजिएको हो त्यसर्थ सङ्घीयतामा जान्यो भने परान्तहरूको निर्धारण भनेको सकिन्छ भने पाँचवटा एकदम उपयुक्त हुने मेरो विचार छ जस्तो कि पूर्वाञ्चल प्रदेश मध्यमाञ्चल प्रदेश पश्चिमाञ्चल प्रदेश भनेर विभाजन गरियो भने वास्तवमा उपयुक्त हुनेछ किनकि प्रत्येक प्रदेशमा हिमाल पहाड तराई जोडिएको छ जो नै हाम्रो के हुन्छ मौलिक पहिचान पनि हुन्छ उपयुक्त पनि हुन्छ त्यस्तै नाम र ठेगाना नबताउनु भएका अर्का एकजनाको टोल फ्री सन्देश छ अहिले विभिन्न देशमा देखाइएका जातीय समस्या हेरेर मात्रै हामीले संघीय प्रदेशको निर्धारण गर्नुपर्छ संघीयता नेपाललाई अपरिहार्य कुरा हो नेपाललाई एउटा बहुजातीयको देश पनि भनिन्छ जसले गर्दा नेपालमा यदि सङ्घीयता रह्यो भने नेपालमा विभिन्न जात जातिहरूले आफ्नो आफ्नो अस्तित्व खोज्ने हुँदा नेपालमा जातीय दङ्गा उत्पन्न हुने प्रशस्त सम्भावना देखिन्छ जसरी अहिले नाइजेरिया जस्ता देशहरूमा युक्रेन जस्ता देशहरूमा गृहयुद्ध सुरु भएको छ त्यसरी नै यहाँ जाति जातिहरूको बिचमा पनि युद्ध सुरु हुने अवस्था देखिन सक्छ त्यसकारण नेपाललाई देशलाई जसरी विकासशील बनाउनु नै आवश्यक रहेको देख्छु प्रतिक्रिया दिने सबैलाई धन्यवाद तपाईँलाई पनि कार्यक्रम या संघीयताका विषयमा भन्न मन लागेका कुरा हामीलाई पठाउन सक्नुहुन्छ अन्टाना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका पचास भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सङ्गालोको छोटो रूप एसएस टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ आजलाई हामी कार्यक्रमको अन्त्यतिर आइपुग्यौं कार्यक्रममा हामीले संघीयताको बहसले कस्तो रूप लिँदैछ र रूप कसरी फेरिँदैछ भन्ने बारेमा कुराकानी गर्यौं प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो website W W W dot dot org dot एनपीमा सुन्न पाइन्छ त्यहाँ पनि तपाईँ ती कार्यक्रमहरूका बारेमा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ भोलि बिहान आठ दसमा शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउने नै छौं जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली प्रियङ्का थोकी प्रविधिज्ञ राजेन्द्र रिजाल म निशा राई अनि म गणेश आचार्य पनि विदा हुन्छौ नमस्कार सम्झनका लागि